सनार संदेशा सचकिटी को संभाहा सूर्योदय प्रेम चौरानबे में कहा सूर्योदय प्रेम चौरानबे में कहा हिमाल पहाड़ मधे सराय हरे ठाव ठाव ने सूर्योदय प्रेम सुन पाती सब कुरा पाउने हृदय एफएम सुनेपछि सबै कुरा पाउने सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा तलवार गजलकार न हो न छ बन्दुक न तलवार गजलकार न हो तर लड्दैछ लगातार गजल न हो न छ बन्दुक न तलवार गजलकार न हो नमस्कार तथा साहित्यिक अभिवादन कार्यक्रम साहित्यिक यात्रामा बुध राणाको यो गजलको दुई सेयर सँगसँगै कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा सूचना सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहरजको साहित्यिक बसाई कार्यक्रम साहित्यिक यात्रामा आज पनि एकैसाथ उपस्थित भइसकेका छौँ सँगसँगै तपाईँको त्यो प्रतीक्षाको घडीलाई पनि मेटाइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ सहकर्मी साथी नवीन केसी भने आवाजमा म बसन्त श्रेष्ठ सूचना सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगाहरको यो रात्रिकालीन साहित्यिक बसाए कार्यक्रम साहित्यिक यात्रामा हामी तपाईँका तीनै साहित्यिक रचनाहरूलाई उठान गर्ने गर्दछौं सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै बसाए यो कार्यक्रम साहित्यिक यात्रा हामी कार्यक्रम साहित्यिक यात्रामा तपाईँका तीनै रचनाहरूलाई उठान गर्ने गर्दछौं तपाईँका तिनै साहित्यिक बानकीहरूलाई हामी स्थान दिने गर्दछौँ यसर्थ हामी आग्रह गरिराखेका हुन्छौँ तपाईँ हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको बाटो भएर पनि तपाईँ आफ्ना साहित्यिक रचनाहरू सुनाउन सक्नुहुनेछ सँगसँगै तपाईँ फेसबुक मार्फत पनि आफ्ना रचनाहरू पठाउन सक्नुहुनेछ हामीसँग तपाईँका तिनी रचनाहरू छन् जो हामी तपाईँका रचनाहरूलाई स्थान दिनेछौँ र अघिल्लो हप्ता हामीले कार्यक्रम साहित्यिक यात्रामा तपाईँका प्रत्यक्ष टेलिफोनहरू लिएका थिएनौँ हामीले साहित्यिक व्यक्तित्वसँगको साहित्यिक भलाकुसारीलाई जोडेका थियौँ कार्यक्रम साहित्यिक यात्रामा र आजको कार्यक्रम साहित्यिक यात्राको सुरुवातमा सुनौ एउटा साङ्गीतिक आवाज तपाईँ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिसको बाटो डायल गर्दै गर्नुहोस् को दिल में पानी आग हो तो रही फूल को दिल में पानी आग हो तो रही मोटो भी सराता मोटो जल दो तो रही मोटो भी सराता मोटो जल दो तो रही था किसी को बोले जान दूंगा को छाती हुने को हिमोजे मी को हाथो छन मनमा को चाहने को मानुष को मनुष्य न गारो మనుషుల బుజిన జంకారో మనుషకు మనసిన గారో మనుషుల బుజిన జంకారో మనుష రంగ పెదొరేచ भनाइ र गरै रखे घर नो काटे ने ले छाया को रखे माया मा आगो लो ले ले माया को रखे घर नो रुखालय काटे ने ले छाया को रखे मनुष्य को मन जितने गारो मनुष्य को मन रखन गारो को मन जित्न गाह्रो को मन रख गो मनुष्य रंग फेर्दो रहेछ भनाइ र गराइ फरक पार्दो रहेछ भनाइ र गराइ फरक पार्दो रहेछ फुलको पानी आगो हूँ दिल में पानी आगो हूँ दौरे मोटू भी राखदा मान्छे मान्छेकै भर हुन्न खै किन मान्छे मान्छेकै भर हुन्न भन्छन् उही आत्मा कसै कसैमा डर हुन्न भन्छन् खै किन मान्छे मान्छेकै भर हुन्न भन्छन् जब बोली एउटा व्यवहार अर्कै गराउँछन् उनैले नै जब बोली एउटा व्यवहार अर्कै गराउँछन् उनैले नै छलछाम नगरेको साहिद प्रहर हुन्न भन्छन् खै किन मान्छे मान्छेकै भर हुन्न भन्छन् उही आत्मा कसै कसैमा डर हुन्न भन्छन् भनिन्छ मान्छे परिस्थितिको शिकार पनि हो जहाँ मान्छेलाई अनेकौँ खालका परिस्थितिहरूसँग सामना गर्नुपर्छ तर तिनै मान्छे आफ्ना व्यवहारहरूलाई तुच्छतामा परिणत गरेका हुन्छौँ हुन्छन् यद्यपि सोही भावलाई समेत बोलेको थियो सुनिसकेका छौँ साङ्गीतिक आवाज हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै बसाई यो कार्यक्रम साहित्यिक यात्रा हामी तपाईँलाई आग्रह गरिरहेका छौँ तपाईँ हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य सतहत्तर चार बिस शून्य पैँतिस डायल गर्नुहोस् अनि आफ्ना साहित्यिक रचनाहरू सुनाउनुहोस् यी आग्रह गर्दै गर्दा कहीँ स्रष्टा लामो समयदेखि लाइनमा हुनुहुन्छ यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार अभिवादन गर्न चाहे अभागी गौतमज्यूलाई आरामै हुनुहुन्छ अभागीजी एकदम आराम छ हजुरहरू अनि यतिखेर कहाँ हुनुहुन्छ आज हाल चाहिँ खिलजीमा छु हजुर म कुन ठाउँमा भन्नुभयो खिलजी असुरकोट खिलजी असुरकोटमा हुनुहुन्छ अनि यात्राको क्रममा हुनुहुन्छ तपाईँ यति बेला हजुर हजुर हजुर हामी तपाईँको यात्राको सफलताको समेत शुभकामना व्यक्त गर्न चाहन्छौँ अनि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई कति माया गर्छौ तिमीले कसो गरी जान्ने भन कति माया गर्छौ तिमीले कसो गरी जान्ने भन माया बुटी दिन्छु भन्थ्यौ कसो गरी बाँध्ने भन माया बुटी दिन्छु भन्थ्यौ कसो गरी बाँध्ने भन फेसनको माया पनि जता जताततै चलेका छन् फेसनको माया पनि जता ततै चलेका छन् फेसन हो कि चोखो माया कसो गरी छान्ने भन फेसन हो चोखो माया कसो गरी छान्ने भन माया गर्न पनि यहाँ सम्पत्ति नै चाहिने रहेछ माया गर्न पनि यहाँ सम्पत्ति नै चाहिने रहेछ गरिबको छोरो म त कसो गरी धान्ने भन गरिबको छोरो म त कसो गरी धान्ने भन जाउँ डिस्को भन्थ्यो सधैँ हल्का हल्का पिउनलाई जाउँ डिस्को भन्थ्यो सधैँ हल्का हल्का पिउनलाई अहिलेसम्म पिएको छैन कसो गरी तान्ने भन अहिलेसम्म पिएको छैन कसो गरी तान्ने भन पिएपछि नसा लाग्थ्यो अर्ध अध चेतन अवस्थामा पछि नसा लाग्थ्यो अर्ध चेतन अवस्थामा जाउँ मेरो कोठा भन्थ्यो कसो गरी मान्ने भन जाउँ मेरो कोठा भन्थ्यौ कसो गरी मान्ने भन जीवनको उमन्दमा अझै के के गर्छौ भन जीवनको उमन्दमा अझै के के गर्छौ भन सक्कले रूप थाहा कसो गरी जान्ने भन सक्कले रूप थाहा कसो गरी जान्ने भन कति माया गर्छौ तिमीले कसो गरी जान्ने भन माया बुटी दिन्छु भन्थ्यौ कस्तो गरी आदमी भन्नुहोस् धन्यवाद खै किन हो कसैको माया जानिन्न अचेल खै किन हो कसैको माया जानिन्न अचेल छुट्याउन कठिन के हो छाया जानिन्न अचेल खै किन हो कसैको माया जानिन्न अचेल जब माया डिस्को र नसामा दाजिन्छ हो जब माया नसा र डिस्कोमा दाजिन्छ बुझिन्न कसैलाई दायाँ बायाँ जानिन्न अचेल खै किन हो कसैको माया जानिन्न अचेल छुट्याउन कठिन के हो छाया जानिन्न अचेल हुनुहुन्थ्यो सम्पर्कमा हाम्रो नियमित स्रष्टा भन्नुपर्ने हुन्छ आफ्नो अध्ययनलाई पनि अगाडि बढाउँदै हुनुहुन्छ सँगसँगै साहित्यमा पनि आफ्ना कलमहरू चलाइराख्नु भएको छ तपाईँ पनि यसरी नै साहित्यमा आफूलाई तल्लीन बनाउन चाहनुहुन्छ हामीले भनिरहेका छौँ जसरी एउटा त्यो साहित्यले माटो नभएको ठाउँमा फुल फुलाइदिन्छ दुःख कष्टहरूलाई पनि भुलाइदिन्छ साहित्य त्यो नसा हो त्यो क्षेत्र हो अथवा भनौँ साहित्य त्यो औषधि हो जसले तपाईँ हामीलाई जस्तो सुकै पिरमर्काहरूबाट पनि छुटकारा यद्यपि छुटकारा पाउन सकिन्छ हामी यो कुरालाई पनि जोड्दै जानेछौँ यति नै बेला कहीँ स्रष्टा हुनुहुन्छ यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्नुभयो नवराज गैरे भन्नुभयो यसअघि हामी तपाईँको साहित्यिक रचनालाई वाचन गरेका थियौँ वाचन त गर्नुभयो तर चाहिँ आंशिक वाचन गर्नु पनि हामीले समयको पाबन्दीका कारण वाचन पुरा वाचन गर्न सकेनौँ भनेर हाम श्रोताहरूमाझ हाम आज जानकारी गराइसकेका थियौँ नवराजी अनि बताउनुहोस् आम साहित्यिक श्रष्टाहरूलाई के गर्दै हुनुहुन्छ यत्तिकै गजल लेख्ने बस्ने यस्तै हो अनि के ल्याउनु भएको छ गजल लेख्छु भन्दै हुनुहुन्छ अवश्य पनि गजल नै ल्याउनु भएको छ होला हामी यो अनुमान काट्न सक्छौँ अनि सुरु गर्न सक्नुहुन्छ आफ्नो साहित्यिक रचनालाई ल हुन्छ झगडा गरी बामासँग दिउँसोले सहरमा झगडा गरी बामासँग रे सहरमा कामै हुन्न दिन डाँडै रे सहरमा यौवन प्यासी पिपासुको संसार राख्ने जालमा परी यौवन प्यासी पिपासुको संसार राख्ने जालमा परी मनमूर्ति एउटै बनाई दिउँछन् रे सहरमा कामै हुन्न दिन डाँडै दिउँछन् रे सहरमा गाउँमा भएका बाबुआमा रुवाएर आफू पर्यो गाउँमा बाबुआमा रुवाएर आफू पर्दै स्वास्नीयता नाटोसँग जिउँछन् रे सहरमा मनमुटु एउटै बनाई सिउँछन् रे सहरमा कामै हुन्न दिन डाँडै पिउँछन् रे सहरमा झगडा गरी बामासँग जिउँछन् रे सहरमा हजुर नै कोही कोही यसै गरी जिउँछन् अचेल सहरमा हो नवराजी कोही कोही यसै गरी जिउँछन् अचेल सहरमा थाहा दिन्नन् कसैलाई नै पिउँछन् पिउँछन् अचेल सहरमा जब यौनको नसा चढ्दै जान्छ हो जब यौनको नसा चढ्दै जान्छ अनि त्यसैलाई मनभरि सिउँछन् अचेल सहरमा कोही कोही यसै गरी जिउँछन् अचेल सहरमा कोही कोही यसै गरी जिउँछन् अचेल सहरमा आफ्नो साहित्यिक रचना उठान गरेर गइसक्नु भएको छ पछिल्लो समयमा समाजमा सामाजिक विकृतिहरू भरिएको छ हामीले जति नै सुकै आदर्शका कुरा गरौँ अथवा भनौँ हामीले समाज परिवर्तनका कुरा गरिराखेका हुन्छौँ समाज सभ्य होस् समाज शिष्ट होस् होस् अथवा भनौँ समाजले हामीले चाहेको बाटोमा जाओस् तर विकृत भइदिन्छ हामीले समाजलाई सुधार्न खोजिराखेका हुन्छौँ विडम्बना समाजले अर्कै पक्ष अँगालेको हुन्छ समाजमा विकृत यौन अवस्था अथवा भनौँ त्यो खालको कथालाई त्यो खालको सन्देश चाहिँ प्रवाह गर्नुभएको थियो हुनुहुन्थ्यो नवराज गैरे अर्घाखाँचीको सन्धिखर्क बाच नै हुनुहुन्थ्यो हामीसँग तपाईँका थुप्रैभन्दा थुप्रै रचनाहरू छन् तर हामी तपाईँलाई लामो समय कुराउन पनि चाहन्नौ किनकि तपाईँलाई अथवा भनौँ तपाईँको त्यो समयको महत्त्व पनि हामीले बुझ्नुपर्ने हुन्छ हामी त्यही कुराबाट प्रभावित भएका छौँ यति नै बेला कहीँ स्रष्टा हुनुहुन्छ भन्दै हुनुहुन्छ साथी नवीन केसीले यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो यशोधा बस्याल भन्नुभयो के गर्दै हुनुहुन्छ यशोधाजी मैले यति बेला त हजुरहरूलाई सुन्दैछु हामीलाई सुन्नुको अतिरिक्त के गर्नुहुन्छ अतिरिक्त म टिचिङ गर्छु अध्ययन गर्नुहुन्छ अध्यापन गर्नुहुन्छ अनि साहित्य क्षेत्रमा पनि आफूलाई दखल राख्नुहुन्छ हजुर अनि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक रचना मैले गजल सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई हस् धन्यवाद भने किनै के थिएर तर्किएर जानुभयो भने किनै के थिएर झर्किएर जानुभयो अनि यसै किन हजुर झर्किएर जानुभयो भने किन के थिएर र जानुभयो रहर थियो दुई मुटुको स्पर्श बढाउन रहर थियो दुई मुटुको स्पर्श बढाउन आज आई सिसासरी तर्किएर जानुभयो भने किन के थिएर तर्किएर जानुभयो कल्पनाका मिठा कुरा भोगाईमा तिता हुन्छन् कल्पनाका मिठा कुरा भोगाईमा तिता हुन्छन् भेटुँदा पनि नबोली फर्किएर जानुभयो आज आए सिसासरी तर्किएर जानुभयो सहयात्रा सँगै गरौँ जस्तो लाग्थ्यो जिन्दगीमा सहयात्रा सँगै गरौँ जस्तो लाग्थ्यो जिन्दगीमा बोल्जिएको घाउ मनचुक छर्किएर जानुभयो भेटुँदा पनि नबोली फर्किएर जानुभयो आज आए सिसरी तर्किएर जानुभयो भने किनै केटिएर तर्किएर जानुभयो अनि यस्तै किन हजुर धर्किएर जानुभयो हजुर धन्यवाद हो अनयासमा कोही कोही झर्किएर गयो हो अनयासमा कोही कोही झर्किएर गयो बोझ देख्यो उही आँखाले तर्किएर गयो जब भेट हुँदा नदेखे झैँ गरे उसले जब भेट हुँदा नदेखे झैँ गरे उसले साँच्ची सिसा जस्तै चर्किएर गयो हो अनयासमा कोही कोही झर्किएर गयो बोझ देख्यो उही आँखाले तर्किएर गयो हुनुहुन्थ्यो यशोदा बस्याल हुनुहुन्थ्यो आफ्नो साहित्यिक रचना उठान गरेर गइसक्नु भएको छ म एउटा कविता उठान गर्न चाहन्छु मैले तपाईँका तिनै साहित्यिक रचनाहरूलाई पनि वाचन गर्नु छ हामी तपाईँका टेलिफोन मात्र लिन सक्दैनौँ यद्यपि हामीले तपाईँका तिनै साहित्यिक रचनाहरू जो तपाईँले हामीलाई फेसबुक मार्फत पठाउनु भएको छ जुन रचना तपाईँलाई हामीलाई इमेल मार्फत पठाउनु भएको छ हामी ती रचनाहरू पनि वाचन गर्नुपर्ने हुन्छ यसर्थ म एउटा कविता उठान गर्न चाहन्छु कविता अलिक बढी प्रयोग धार्मिक खालको छ यद्यपि प्रयोग धार्मिक खालको छ अलिक बढी जुन राजनैतिक विकृति फैलिएको छ समाजमा सोही कुरालाई उठान गरेर कविता लेख्नु भएको छ र म उहाँको कवितालाई वाचन गर्न चाहन्छु पठाउनु भएको छ गोविन्द श्रेष्ठ क्षितिजले अर्घाखाँचीको नुवाकोटबाट हाल चाहिँ काठमाडौँ भनेर उल्लेख गर्नुभएको छ वाचन गर्न चाहन्छु उहाँको कवितालाई अबको क्रममा नरोक कमरेड मलाई म तिम्रै पार्टी तिम्रै कारणले छोड्दैछु नरोक कमरेड मलाई म तिम्रै पार्टी तिम्रै कारणले छोड्दैछु तिम्रो मार्क्स लेनिन र माओ तिम्रो मार्क्स लेनिन र माओको रातो किताब पढ्न छोडेर यदि मैले पहिल्यै नै हाइब्रिड बिउको बारेमा पढेको भए वर्षेनी हुम्ला र जुम्लाहरूमा अनिकाल पर्ने थिएन हो वर्षेनी हुम्ला र जुम्लाहरूमा अनिकाल पर्ने थिएन कृषि प्रधान देशका बालबच्चा कुपोषणग्रस्त हुनुपर्ने थिएन तिम्रो पछि लागेर लेनिङ रेलिङ तोड्दै टायर जलाउँदै सडक जाम गर्दै ढुङ्गा मुढा गर्न छोडेर सिँचाइको निम्ति कुलो खन्न थालेको भए यो खडेली यो खडेरीले केही पनि असर गर्ने थिएन नरोक कमरेड म तिम्रो पार्टी तिम्रै कारण छोड्दैछु तिम्रो मिठो भाषण अनि चोटिलो नारामा अल्झेर हो तिम्रो मिठो भाषण अनि चोटिलो नारामा अल्झेर तिम्रो पछि नकुदेको भए म र म जस्ता अरूहरूको यो यो हविगत हुने थिएन आखिर जस्ताको विरुद्धमा हामीलाई उचालेर हतियार बनायो हामीलाई अन्तत्वगता तिमी पटक पटक सत्ता र भत्ताको स्वाद लिन थाल्यौ हो म तिम्रो पार्टी म तिम्रै कारणले छोड्दैछु कमरेड मलाई नरोक म तिम्रो पार्टी तिम्रै कारणले छोड्दैछु अलिक बढी राजनैतिक विकृति फैलिएको छ र सोही विकृतिप्रति व्यङ्ग गर्दै यो कविता पठाउनु भएको थियो गोविन्द श्रेष्ठ क्षितिज खाँचीको नुवाकोटबाट हाल चाहिँ काठमाडौँबाट प्रेषण गर्नुभएको छ घर चाहिँ अर्घाखाँची भनेर उल्लेख गर्नुभएको छ अलि राजनीतिक विसङ्गतिप्रति आफ्नो कविता लेख्नुभएको थियो यसर्थ उहाँको कवितालाई उत्थान गरेको थिएँ हामीसँग तपाईँका साहित्यिक रचनाहरू छन् यति नै बेला कहीँ स्रष्टा हुनुहुन्छ र उहाँलाई हामी स्वागत गर्नुपर्ने हुन्छ कोही स्रष्टालाई पनि हामीले स्वागत गर्नुपर्ने हुन्छ कोही आउने तयारीमा हुनुहुन्छ हामी उहाँलाई पनि स्वागत गर्नेछौँ त्योभन्दा अगाडि अर्को गजल उठान गर्न चाहन्छु र उहाँको गजललाई स्थान दिनुपर्ने हुन्छ पठाउनु भएको छ मोहन निश्चल लेख्नु भएको छ घर चाहिँ छत्रगञ्ज वडा नम्बर आठ शीतल चोक दोहोरा चौपारी लेख्नु भएको छ हाल चाहिँ इन्डिया भनेर लेख्नु भएको छ र म उहाँको गजललाई उठान गर्न चाहन्छु अबको क्रममा गयो छोडेर बस्ने फलाएर गयो सानो गयो छोडेर बस्ने फलाएर गयो सानो मलाई छोडी अन्तै घर बसाएर गयो सानो गयो छोडेर बस्ने फसाएर गयो सानो चाहेको थिए मन अनि दिलभित्र सधैँ राख्न चाहेको थिए मन अनि दिलभित्र सधैँ राख्न मुटुको कुना तिखो काँडा पसाएर गयो सानो गयो छोडेर बस्ने फसाएर गयो सानो मलाई छोडी अन्तै घर बसाएर गयो सानो मनकी रानी छाने अनि जिन्दगी सारा सुम्पे मनकी रानी छाने अनि जिन्दगी सारा सुम्पे बिसको प्याला बनी जिउ जसाएर गयो सानो गयो छोडेर बस्ने फसाएर गयो सानो मलाई छोडी अन्तै घर बसाएर गयो सानो हातमा राखी खोला बारीसँगै तर्ने भने हातमा राखी खोला बाढीसँगै तर्ने भने साउने भेल माथि एक्लै धसाएर गयो सानो गयो छोडी मलाई बस्ने फसाएर गयो सानो मलाई छोडी अन्तै घर बसाएर गयो सानो पठाउनु भएको थियो मोहन बिसी निश्चलले अर्घाखाँचीको छत्रगञ्जबाट हाल चाहिँ भारत भनेर उल्लेख गर्नुभएको छ आगामी समयमा पनि आफ्ना साहित्यिक रचनाहरू पठाउँदै गर्नुहोला हामीलाई डाउनलोड गरेर सुन्दैछु र अझै पनि तपाईँको यो कार्यक्रमलाई यसरी नै अगाडि बढाउँदै जानुहोला भनेर आफ्ना ती खालका सुझाव पनि दिँदै हुनुहुन्थ्यो मोहन निश्चल हुनुहुन्थ्यो यति नै बेला कहीँ स्रष्टा हुनुहुन्छ हाम्रो सम्पर्कमा यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार कहाँदेखि को बोल्नुभयो कपिल वस्तुबाट तपाईँको शुभ नाम के भन्नुभयो के परिवार भन्दै हुनुहुन्छ हामी प्रश्न सुन्न सकिराखेका छैनौँ हस्त बहादुर परियार भन्नुभयो के गर्दै हुनुहुन्छ हस्त बहादुरजी अनि कस्तो सुनिन्छ कपिल वस्तुमा सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्ज एकदमै राम्रो सुनिन्छ नि दाजु मैले फोन कति ट्राई गरिरहेको छु बल्ल आज कहाँदेखि लाग्यो धेरै राम्रो सुनिन्छ हेर्नुहोस् तपाईँको अब दिनमा लेन्थको टाइममा अवश्य पनि धेरै राम्रो सुनाउनुहुन्छ अवश्य पनि आफ्ना तिनै सुझाव सल्लाहहरू पनि दिँदै जानुहोला हामी तपाईँका सुझाव सल्लाह अनुसार हामी अगाडि बढ्ने गर्दछौँ प्रयास गर्नुभएको छ अनि फोन पनि लागेको छ अनि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा हजुर म वाचनबाटै सुरु गर्छु नि त दाजु है सुरु गर्न सक्नुहुन्छ हजुर नछोड मेरो घरको ठेगाना बाह्रै बारले बारेको छु नछोड मेरो घरको ठेगाना बाह्रै बारले बारेको छु नछोड मेरो मनको बेडना आँसु आँसुले भरेको छु नछोड मेरो मनको बेडना आँसु आँसुले भरेको छु हिमाल जस्तो कामना यही मेरो शुभकामना हिमाल जस्तो कामना यही मेरो शुभकामना यही छ दुई हजार एकहत्तर सालको शिखर उपलक्ष्यमा हार्दिक मङ्गल शुभकामना व्यक्त गर्न चाहन्छु दाजु हजुर यति नै हुनुहुन्थ्यो तिनी बेला हस्तबहादुर परियार हुनुहुन्थ्यो आफ्नो साहित्यिक रचना उठान गरेर गइसक्नु भएको छ हामी उहाँसँगको यो साहित्यिक भलाकुसारीलाई जोड्दै गर्दा उहाँसँगको सम्बन्ध पनि विच्छेद भइसकेको छ प्रविधिमा हुनुहुन्छ सहकर्मी साथी नवीन केसी भने आवाजमा छु म बसन्त श्रेष्ठ हामी कार्यक्रम साहित्यिक यात्रामा तपाईँका साहित्यिक रचनाहरू उठान गर्दै गर्दा अलिकति टेलिफोनमा पनि समस्या आइदिएको थियो यसर्थ हामी उहाँसँगको कुराकानीलाई सहज पनि बनाउन सकेनौँ हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ म अर्को गजल उठान गर्न चाहन्छु अलिकति टेलिफोन सम्पर्कमा अलिकति समस्या आइदिएको छ यसर्थ म गजल उठान गर्ने क्रमलाई निरन्तरता दिन चाहन्छु पठाउनु भएको छ निकै नै टाढाबाट पठाउनु भएको छ अलिक बढी टाढाबाट पठाउनु भएको छ एलिजा श्रेष्ठ हुनुहुन्छ सङ्खुवा सभाबाट म उहाँको गजललाई उत्थान गर्न चाहन्छु अबको क्रममा तरबारले घाँटी रेटे हुन्छ मेरो दिल छैन तरबारले घाँटी रेटे हुन्छ मेरो दिल छैन छातीमा विस्फोट भएको छ कुनै खिल छैन तरबारले घाँटी रेटे हुन्छ मेरो दिल छैन हिजो थिए भोलि तिम्रै आसमा छु हिजो थिए भोलि तिम्रै आसमा छु आफ्नै सन्तान नष्ट गर्न यहाँ कुनै मुस्किल छैन तरबारले घाँटी रेटे हुन्छ मेरो दिल छैन छातीमा विस्फोट भएको छ कुनै खिल छैन बुझियो पैसामा किनबेच गर्न जटिल छैन बुझियो पैसामा किनबेच गर्न जटिल छैन त्यो मनलाई धिकार्छ झुटो वचनलाई तरबारले घाँटी रेटे हुन्छ मेरो दिल छैन छातीमा विस्फोट भएको छ कुनै खिल छैन म मरे मरे जन्म हर प्रहर म मरे म मरे मरे जन्म हर म प्रहरमा मरे म जिउँदो लास तिम्रो माया तिलपिल छैन तरबारले घाँटी रेटे हुन्छ मेरो दिल छैन छातीमा विस्फोट भएको छ कुनै खिल छैन म गजल उठान गरेको थिएँ निकै नै टाढा सङ्खुवा सभाबाट पठाउनु भएको थियो हामीलाई हाम्रो फेसबुक पेजमा पठाउनु भएको थियो एलिसा श्रेष्ठ हुनुहुन्थ्यो एलिजा श्रेष्ठ हुनुहुन्थ्यो सङ्खुवा सभा सभाबाट यति नै बेलाको यस रास्ता हुनुहुन्छ हाम्रो सम्पर्कमा यसर्थ उहाँलाई गरी नगरी स्वागत गरौँ हजुर नमस्कार हजुर नमस्ते दाजु कहाँदेखि को बोल्नुभयो पाल्पाको रामपुरबाट विजय थापा मगर भन्नुभयो के गर्नुहुन्छ विजयजी पाल्पामा अनि कार्यक्रम साहित्यिक यात्रा कस्तो मानिराख्नु भएको छ राम्रो छ रमाइलो छ त्यस्तो राम्रै छ के ल्याउनु भएको छ विजयजी कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक बानकी हजुर मैले भावना सानो भावनालाई सुरु गर्न सक्नुहुन्छ आफ्नो भावनालाई कति मिठो पीडा दियो माया गर्न सिकाएर कति मिठो पीडा दियो माया गर्न सिकाएर पराईसँग मुटु साथै नजिक गर्न सिकाएर कति मिठो पीडा दियो माया गर्न सिकाएर एकै पल्नी टाढा हुँदा तड्पी तड्पी रुन्छु भन्थ्यौ एकै पल्नी टाढा हुँदा तड्पी तड्पी रुन्छु भन्थ्यौ तिमी बिना बगरको माथि जस्तै हुन्छु भन्थ्यौ मलाई छोड्यौ किनारैमा खोली तर्न सिकाएर मलाई छोड्यौ किनारैमा खोली तर्न सिकाएर कति मिठो पीडा दियो माया गर्न सिकाएर तिम्रो झुटो माया रहेछ तिम्रो भर पर्दै गयो तिम्रो झुटो माया रहेछ तिम्रो घर पढ्दै गयो तिमीले जे भन्दै गयो मैले त्यही मान्दै गएँ तिमी तिमी लाग्यौ माथितिर मलाई झर्न सिकाएर तिमी लाग्यौ माथितिर मलाई झर्न सिकाएर कति मिठो सिरा दियो माया गर्न सिकाएर पराईसँग मुठो नजिक गर्न सिकाएर यो किन दाजु माया भनी तिमी पीडा दिएर गयौ माया भनी तिमी पीडा दिएर गयौ स्याहार गर्छु भनी केवल घेडा दिएर गयौ माया भनी तिमी पीडा दिएर गयौ खोली तर्दा जब हात नै छोड्यौ तिमी खोली तर्दा जब हात नै छोड्यौ तिमी केवल यादहरूसँगै बिडा दियौ तिमी माया गर्छु भने पीडा दियौ तिमी स्याहार गर्छु भने घिडा दियो तिमी आजको बसाइमा अलिकति टेलिफोन सम्पर्कमा समस्या भइराखेको छ तपाईँ हामीले समस्या भोगिराखेका छौँ तर पनि एकजना स्रष्टालाई लिनुपर्ने हुन्छ हामी तपाईँका साहित्यिक रचनाहरू वाचन गर्दैछौँ तपाईँका प्रत्यक्ष टेलिफोनहरूलाई पनि लिँदैछौँ तर अलिकति समस्या देखिएको छ आजको बसाइमा हामी त्यसको लागि समग्रमा क्षमा याचना गर्न चाहन्छौँ यो बसाइमा अलिकति समस्या भइदिएको छ कार्यक्रमको प्रभावकारितामा अलिकति धक्का लागेको छ हामी यो महसुस गरेका छौँ यति नै बेला कहीँ स्रष्टा हुनुहुन्छ यसर्थ उहाँलाई ढिला नगरी स्वागत गरौँ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्नुभयो म गुल्मी हारारीबाट अमृता उदास गुल्मीको हारारीबाट अमृता उदास भन्नुभयो हजुर के गर्नुहुन्छ अमृताजी म घरेसी काम गर्छु पसल गर्छु भन्दा हुन्छ अनि के ल्याउनु भएको छ कार्यक्रम साहित्यिक यात्राको लागि साहित्यिक बानकी छोटो गजल छ है सुरु गर्न सक्नुहुन्छ आफ्नो गजललाई नसोद्ध परिचय भावनामा कि मान्छे हुँ म हाँस निकै नै हामी आजको बसाइमा अलिकति हामीलाई कस्तो कस्तो भइराखेको छ सधैँ जस्तो कार्यक्रममा हामी तपाईँका साहित्यिक रचनाहरू उत्थान गर्थ्यौँ तपाईँका साहित्यिक रचनाहरू वाचन गर्थ्यौँ तपाईँका प्रत्यक्ष टेलिफोनहरू लिन्थ्यौँ कार्यक्रम अलि सहज हुन्थ्यो बसाइ अलि प्रभावकारी हुन्थ्यो अलिकति अनौठोमा पर्दै हुनुहुन्छ सहकर्मी साथी नवीन केसी पनि बसाइमा अलिकति असहजता आएको छ किनकि प्रयास भरपुर गर्दै हुनुहुन्थ्यो तर पनि कार्यक्रमलाई अथवा भनौँ टेलिफोनले धोका दिएको छ हाम्रो बसाइमा यस्तै सङ्केत गर्दै हुनुहुन्छ प्रविधि कक्षबाट हामी कार्यक्रम साहित्यिक यात्राको अन्त्यतिर आइपुगेका छौँ कार्यक्रम साहित्यिक यात्रामा आउनुभएको थियो सुरुमा नै अभागी गौतम हुनुहुन्थ्यो हाम्रो नियमित स्रष्टा त्यसै गरी साहित्यिक स्रष्टा हुनुहुन्थ्यो उहाँ पनि नियमित स्रष्टा नै हुनुहुन्छ नवराज गहिरे हुनुहुन्थ्यो अर्घाखाँचीको सन्धि खर्कबाटै यशोदा बस्याल हुनुहुन्थ्यो पाल्पाबाट त्यसै गरी हस्तबहादुर परियार भन्दै हुनुहुन्थ्यो कपिल वस्तुबाट उहाँसँगको बसाइ अलिक त्यति सहज हुन पाएन हामी त्यसको लागि क्षमा प्रार्थी छौँ त्यसै गरी पाल्पाबाट हुनुहुन्थ्यो विजय थापा अनि अन्तिम स्रष्टा हुनुहुन्थ्यो गुल्मीबाट कार्यक्रम साहित्यिक यात्राको आजको बसाइको अन्तिम स्रष्टा भन्नुपर्छ अमृता उदास हुनुहुन्थ्यो उहाँसँग साहित्यिक बलाकुसारी गर्दा गर्दै उहाँसँगका साहित्यिक बसाइहरू जोड्दा जोड्दै आजलाई भने कार्यक्रम साहित्यिक यात्राको समयावधि सकिने लागेको छ त्योभन्दा अगाडि तपाईँ हामीलाई आफ्ना साहित्यिक रचनाहरू पठाउन सक्नुहुनेछ जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम साहित्यिक यात्रा सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्ज सन्धि खर्क शान्ति बगैँचा अर्घा खाँची त्यसै हाम्रो फेसबुक पेज रहेको छ W W W dot Facebook dot com slash साहित्यिक यात्रा त्यसै गरी हाम्रो एफएमको फेसबुक पेज रहेको छ W W W dot Facebook dot com slash सूर्योदय एफएम नाइन्टी फोर हामी यस कार्यक्रमलाई भोलि नै हामीले हाम्रो फेसबुक पेजमा पनि डाउनलोड यद्यपि अपलोड गर्नेछौँ तपाईँले त्यहाँबाट पनि डाउनलोड गरेर सुन्न सक्नुहुनेछ तपाईँ आफ्ना आफन्तजनहरूलाई जो विदेशमा हुनुहुन्छ उहाँहरूलाई पनि यही बाटो अपनाउन भन्न सक्नुहुनेछ अनि कार्यक्रम साहित्यिक यात्रामा सहभागिता जनाउन पनि भन्न सक्नुहुनेछ हामी यो आग्रह गर्न चाहन्छौँ कार्यक्रम साहित्यिक यात्रा सुरुदेखि अन्तिमसम्म सुन्नुहुने सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूमा म विशेष आभार प्रकट गर्न चाहन्छु सँगसँगै आभार प्रकट गर्न चाहन्छु कार्यक्रम साहित्यिक यात्रामा सुरुदेखि अन्त्यसम्म आफ्नो टेलिफोन डायल गरेर आफ्नो सहभागिता जनाउने प्रयास गर्नुहुने त्यो प्रयास गर्नुभयो तपाईँको फोन अर्को हप्ता अवश्य पनि लाग्नेछ तपाईँको त्यो प्रयास सफल हुनेछ म यो आशा यहाँहरू समक्ष दिलाउन चाहन्छु र म विशेष आभार प्रकट गर्न चाहन्छु प्रविधि कक्षमा रहेर तपाईँको र हाम्रो यो बसाइलाई सहज तुल्याउनु हुने सहकर्मी साथी नवीन केसीलाई पनि म विशेष आभार प्रकट गर्दै आवाजबाट म बसन्त श्रेष्ठ अर्को हप्ता आजकै समयमा आउने गरी बिदा हुन चाहन्छु हवस् त धन्यवाद शुभरात्रि शुभ साता शुभ सपनी नमस्ते सूचना र सन्देश संस्कृतिको सम्भार surya daye fen sorana bemega hai surya daye fen sorana bemega hai himal pahar made